छोडेर नजाऊ है म बाँचेको त तिमी छौ र पो हो म त तिमी बिना एक पनि बाँच्न सक्दिनँ छ धेरै पिर्ना गरा पिर्ना भएको मान्छे माको छोरा कति खुसी तिमी भए त तिमी बिना बाँच्न मा सक्दैन तिमी तरा छोडि गए त धेरै पिर्ना गरा फिर्न भएको मान्छे माको चरा कति खुसी तिमी भए त तिमी बिना बच्न म सक्दिन तिमी तरा छोडी गए त तिमी बिना बच्न म सक्दिन तिमी तरा छोडी त विश्वास राखेर मनमा हाँसो खुसी बिताउने जीवनमा कति खुसी तिमी भए त तिमी बिना बच्न सक्दैन तिमी टाढा छोडी गए त राखेर मनमा आसोलको से बिताउने जीवनमा कति खुसी तिमी भए त तिमी बिना बच्न सक्दैन तिमी टाढा छोडि गए त तिमी बिना बच्न सक्दैन तिमी छोडिरहेछ संसार